निर्वाचन आयोगका आयुक्त अयोधी प्रसाद यादव नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार प्रश्न र भोगाई हामीलाई राख्न सक्नुहुन्छ नेपाल चौतारी मार्फत तपाईँको आवाज एकसाथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेसनहरूबाट प्रसारण हुन्छ कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तिन चार पाँच सातमा फोन गर्नुहोस् फोन नम्बर फेरि एकपटक सोह्र साठी शून्य एक तिन चार पाँच सात देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन जेठ चौधमा संविधान बन्न नसकेपछि त्यही राति बाह्र बजे प्रधानमन्त्री भट्टराईले मङ्सिर सात गतेलाई चुनाव मिति चुनावको मिति तोक्नुभयो तर विपक्षी दलहरू मङ्सिरमा चुनाव गर्न सहमत छैनन् चुनाव गराउने सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगको हो आयोगले पनि पहिले दलहरूबीच सहमति भएको निर्णय आउनु पर्यो भनेको छ उसले पनि मङ्सिरमै चाहिँ चुनाव गराउन सक्ने नसक्ने प्रस्ट्याएको छैन उसो त दलबीच पनि चुनाव संविधान सभाको वा व्यवस्थापिका संसदको हुने भन्नेमा अन्यल छ चुनावका लागि दलहरू मिलेमा निर्वाचन आयोग तयार छ कि छैन जेठ चौधमा नयाँ संविधान बन्ने आधारमा निर्वाचन आयोगले मतदाता नामावली संकलनदेखि मतदाता शिक्षाको काम पनि गरिरहेको छ तत्काल चुनाव भएमा आयोगको तयारी के के छ यिनै प्रश्नको सेरोफेरोमा रहेर आज हामी छलफल गर्दैछौँ हामीलाई फोन गर्नु सोह्र साठी शून्य एक तिन चार पाँच सातमा मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् तपाईँ नेपाल चौतारीको फेसबुक फ्यान पेजमा समेत आफ्नो कुरा लेख्न सक्नुहुन्छ नेपाल चौतारी डट एएफएन टाइप गरी सर्च गर्नुहोस् अनि लाइक गरेर आफ्नो कुरा लेख्नुहोस् हामीसँग स्टुडियोमा हुनुहुन्छ निर्वाचन आयुक्त अयोधी प्रसाद यादव यादवजीलाई कार्यक्रममा स्वागत छ धन्यवाद सरकारले मङ्सिर सातलाई चुनावको मिति तोकेको छ ठ्याक्कै मङ्सिर सातमै चुनाव हुने पर्यो भने निर्वाचन आयोग तयार छ निर्वाचन आयोग त निर्वाचन गराउने संवैधानिक विशिष्ट टेक्निकल एजेन्सी भएको हुनाले नेपाल सरकारले घोषणा गरेको मितिमा निर्वाचन गराउनको लागि निर्वाचन आयोग आफ्ना प्रतिबद्धता जनाइसकेको कुरा त यहाँ सबैले जानकारी नै छ नि त हामीले जनाइसकेका छौँ कि हामी निर्वाचन गराउन तयार छौँ तर त्यसको लागि अब अन्य कुराहरू छन् कस्तो अन्य कुरा भन्नाले अन्य कुराहरू निर्वाचनको लागि अति आवश्यक कुरा भनेको संविधान को हामीलाई संशोधनका कुराहरू छन् र निर्वाचनको लागि संविधान सभा सदस्य निर्वाचन ऐन दुई हजार चौसठीलाई पनि जगाउनु पर्ने आवश्यकता छ त्यस्तै निर्वाचन आयोग ऐन दुई हजार त्रिसठी मतदाता निमावली ऐन दुई हजार त्रिसठी लगायत केही प्रावधानहरू हामीले नेपाल सरकारलाई अनुरोध गरेका छौँ कि यी कानुनी बटलनेक्सलाई समाधान गरिदिनुहोस् एउटा त्यो छ त्यसपछि अहिले नेपाल सरकारलाई हामीले पटक पटक अनुरोध गर्दैछौँ र सबै दलहरूलाई पनि हामीले अस्ति छब्बिस गते बोलाएर छलफल पनि गऱ्यौँ कि अहिलेको अवस्था निर्वाचन घोषणा भइसकेको अवस्थामा संविधान सभा सदस्य जति संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरू जति थिए उहाँहरूले बोलाउँदाखेरि हामीले त्यही अनुरोध गऱ्यौँ कि अहिलेको परिस्थितिको बारेमा र निर्वाचनको एउटा कन्ड्युसिभ इन्भाइरोमेन्ट बनाउनको लागि त्यसकारण निर्वाचन आयोगले एउटा पोलिटिकल कन्ससनेस एउटा एग्रिमेन्ट दलहरूको बिचको पारिश्रमिक कोर्डिनेसन कोअपरेसन को आवश्यकता महसुस गरेको छ आम सहमतिको आवश्यकता महसुस गरेको छ र जुन कानुनी जटिलताहरू छ त्यसलाई पनि समाधान गर्नुपर्ने आवश्यकता छ त यो मुख दुईवटा कुराहरूको लागि हामी नेपाल सरकारसँग पटक पटक हामीले पहल गरिराखेका छौँ अनुरोध गरिराखेका छौँ र अन्य कुराहरू त हाम्रो निर्वाचन आयोगसँग सम्बन्धित निर्वाचन आयोगले गर्ने कामहरू हुन् सरकारलाई जुन पहल गर्नुभएको छ अब यो जुन ऐन संशोधन अथवा संविधान संशोधनको कुरा गर्नुभएको छ के केमा संशोधन गर्नुपर्ने जस्तो अन्तरिम संविधानमा के कुरा संशोधन गर्नु पर्यो मतदाता नामावलीमा के कुरा संशोधन गर्नु पर्यो हेर्नुहोस् संविधानमा जुन हाम्रो नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठी छ त्यसमा त पहिलो कुरा के हो भने यो जनगणना सम्बन्धमा त्रिसठी धारा त्रिसठीको छ तिन कमा छ त्यसमा क्षेत्र निर्धारणको कुरा छ दुई सय चालिस निर्वाचन क्षेत्र योभन्दा पहिले कायम छ र अहिले दुई सय चालिसलाई रिभ्यू गर्नको लागि त्यो पपुलेसनलाई बेस लिएको छ त्यसकारण जुन जनगणना भएको छ अघिल्लो राष्ट्रिय जनगणना को जनसङ्ख्या आधार भनेर गर्नुपर्ने व्यवस्था छ अब अघिल्लो राष्ट्रिय जनगणना भनेको हाम्रो दुई हजार अडसट्ठीमा भएको हो दुई हजार अडसट्ठीको राष्ट्रिय जनगणनाको प्रतिवेदन अफिसियल रिपोर्ट अहिलेसम्म आइसकेको अवस्था छैन छैन र त्यो अवस्था छ त्यसकारण दुई हजार अडसठलाई मान्ने कि दुई हजार एक या अन्ठाउन्नलाई मानिराख्ने भन्ने किसिमको समस्या पनि छ त्यो संवैधानिक जटिलता त्यहाँ पनि देखिएको छ त्यस्तै त्रिसठी संविधान सभा अनको त्रिसठीको जुन सातौँ व्यवस्था छ नि त कि दुई हजार त्रिसठी साल मन्सिर मसान्तसम्म अठार वर्ष उमेर पुरा भएको प्रत्येक नेपाली नागरिकलाई कानुनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ अब यो एउटा जटिलता हामीलाई उत्पन्न गराएको छ यही कुरा अब यसमा विभिन्न व्याख्या विश्लेषणहरू छन् तर निर्वाचन आयोगको आफ्नो ठहर छ कि यो त्रिसठी साल मन्सिर मसानसम्म अठार वर्ष उमेर पुरा भएको मतदातालाई लिन त मिल्दैन अहिलेसम्म मात्रै मिल्दैन अहिलेसम्म अठार वर्ष उमेर पुरा भएकाहरूको होइन सबैको तथ्याङ्क सबैको रेजिस्ट्रेसन जुन भएको छ सबैलाई लिनुपर्ने हुन्छ अपडेटेड गर्नुपर्ने हो यो त्रिसठी पाँच साल छ साल पहिलेको कुरा छ त्यसकारण यसको बारेमा के गर्ने भन्ने किसिमको पनि एउटा हामीलाई समस्या अन्यलुता कठिनाई उत्पन्न भएको छ अब यस्तै समस्याहरू त अब जस्तो कि एउटा छ नि हाम्रो के भने यो क्षेत्र निर्धारण आयोगको पनि व्यवस्था गर्नुपर्ने हुन्छ क्षेत्र निर्धारण आयोग को गठन गरेर त्यसको क्षेत्र निर्धारणको रिभ्यू गर्नलाई पनि संवैधानिक व्यवस्था छ धारा एक सय चौवन्नमा त्यसलाई पनि अब रिभ्यू गर्नुपर्छ जगाउनुपर्छ आयोग गठनको पर्छ उसले पनि एउटा सर्टेन टाइम लिन्छन् त्यसको लागि के गर्ने हो भने अनि त्यसपछि अर्को एउटा जुन छ नि हामीलाई एक सय बियालिसको व्यवस्था जुन छ अहिले कि राजनीतिक दलहरूको दर्ताको सम्बन्धको सम्बन्धमा अब त्यसमा राजनीतिक दलहरूको दर्ताको अन्तरिम संविधानमा भएको व्यवस्था के छ भने कि निर्वाचनको निमित्त दल दर्ता गर्न प्रयोजनको लागि कम्तीमा दस हजार मतदाताहरूको समर्थनसहितको हस्ताक्षरयुक्त निवेदन आवश्यक पर्नेछ तर अन्तरिम व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरूको हकमा यो प्रावधान लागु हुने छैन भनेर त्यो अस्पष्ट किटान गरेको छ त्यति बेलाको अवस्थामा त्यो थियो अब अहिले त अन्तरिम व्यवस्थापिका संसद त छैन अहिले नेपालमा त संसद शून्यताको अवस्था पनि छ र त्यसपछि संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूको कुरालाई लिने हो कि के लिने हो यो प्रावधान हटाउने कि के गर्ने प्रस्ट्याइदिनु पर्यो नि त यस्ता समस्याहरू संवैधानिक मुख्य रूपमा समस्या नै संविधानको छ कानुनी जटिलता भन्दाखेरि एउटा हाम्रो संविधान सभा सदस्य निर्वाचन ऐन दुई हजार चौसठी जुन छ त्यसलाई त नजगाइकन हुँदै हुँदैन त्यसले जगाउनु पर्छ पुरै किनकि त्यो ऐन स्क्र्याप भइसकेको छ संशोधन गर्नु पर्यो संशोधन होइन जगाउनुपर्छ त्यो ऐनलाई किनकि त्यो ऐन जुन छ इनएक्टिभ भइसकेको छ एकचोटिको संविधान एक्टिभ बनाउनु पर्यो त्यो ऐनलाई त्यो ऐन एज ए होललाई नै एक्टिभ बनाउनु पर्ने आवश्यक छ त्यस्तै किसिमको अब अन्य प्रावधानहरू हामी नयाँ नयाँ प्रावधानहरू पनि केही राखेका छौँ त्यस्ता कुराहरूको पनि हामीले आशा गरेका छौँ कि त्यो संशोधन होस् सुधार होस् जस्तो कि अब एक उम्मेदवार एक निर्वाचन क्षेत्र मात्रै हामीले गर्नुपर्छ खर्चको सम्बन्धमा पारदर्शिता अप्नाउनु पर्ने हुन्छ होइन खर्च गर्ने व्यवस्थाहरू कस्तो के गर्ने भन्ने किसिमको कुराहरू पनि हामी यसले संशोधनको लागि पठाएका छौँ त्यस्तै किसिमले प्रावधानहरूमा पनि हामीले योग्यताको कुराहरू अब निर्वाचनमा उम्मेदवार हुनको लागि योग्यता पनि हामीले जुन योग्यता पहिले निर्धारण गरेको छौँ त्यसले सुधार गरेर केही थप कुराहरू पनि त्यसमा व्यवस्थापन गरेका छौँ कारण यी विभिन्न कानुनी जुन छ नि व्यवस्थाको लागि नेपाल सरकारलाई हामीले अनुरोध गरिसकेको अवस्था छ हो निर्वाचन आयोगले दल दलहरूको अब छलफलमा पनि भनेको थियो कि समयमै यी कानुनी अडचनहरू फुकाइदिनु पर्यो समयमै भन्नाले कहिलेसम्म फुकाइदिनु पर्ने अब समयमा भन्दाखेरि जेनरली के हुन्छ भने इलेक्सन एउटा स्न्याप इलेक्सन गर्नु राम्रो हुँदैन इलेक्सनको लागि एउटा एप्रोप्रिएट टाइम चाहियो त्यो एप्रोप्रिएट टाइम भनेको त हामीले नब्बे दिन हामीले आफ्नो स्ट्याट स्ट्राटेजिक प्लानमा व्यवस्था गरे अनुसार नव दिन हुनुपर्छ तर यो पनि एउटा विशिष्ट निर्वाचन भएको हुनाले हामीले एक सय बिस दिनको कुरा राखेका छौँ नेपाल सरकारलाई कि हामीलाई एक सय बिस दिन भयो भने यो समयमा हाम्रा विभिन्न कार्यक्रमहरू हामी राम्ररी सम्पादन गर्न सक्छौँ त्यो के भने विभिन्न काम भन्दाखेरि यो मौसम जुन छ नि रेनी सिजन हो वेदर फ्रेन्डली पनि छैन उतातिर फेस्टिभल फ्रेन्डली पनि छैन यी सबै कन्सटेन्टले गर्दाखेरि अलिकति टाइम हामीले बढी मागेका हौँ किनकि हामीले नवीन प्रविधिको आधारमा अब निर्वाचनमा जान्छौँ भने त्यसको म्यासिभ भोटर एजुकेसनको आवश्यकता छ र त्यो भोटर एजुकेसन अहिलेको श्रावण भाद्र महिनामा हामीले डिसिमिनेट गर्दाखेरि निश्चय नै अप्ठ्यारो पर्छ त्यसै कारण के हो भने यो समय हामीले एक सय बिस दिन माग गरेको हुनाले हामीले राजनीतिक दललाई र नेपाल सरकारको लाई पनि अनुरोध गरेका छौँ कि समयमा त्यो एक सय बिस दिनको हिसाब गरेर हामीले भनेका छौँ तर निर्वाचन आयोग के छ भने अब एउटा यो इलेक्सन भनेको कन्फ्लिक्ट म्यानेजमेन्टको पार्टको रूपमा अहिलेसम्म यो अर्को संविधान सभाको निर्वाचनको घोषणा गरिएको अवस्थाले गर्दाखेरि हामी त्यसको बाधक पनि बन्न चाहँदैनौँ हामीले अलिकति लचकता जुन छ नि हामीले अपनाउँछौँ त्यो विशेष म्यानेजमेन्ट गर्नुपर्ने कुरामा पनि हामी नगर्ने कुरा छैन त्यसकारण के भने तर के भने साह्रै अप्ठ्यारो परेर निर्वाचन गराउँदाखेरि त्यो फ्री फेयर इलेक्सनको अप्ठ्यारो हुन्छ नि त त्यसकारण फेरि फेयर क्रेडिबल इलेक्सनको लागि एउटा निश्चित समय चाहिन्छ भनेपछि अहिले मङ्सिरमा चाहिँ निर्वाचन नगरौँ केही पछाडि सार भन्ने निर्वाचन आएको अनुरोध त्यस्तो अनुरोध हाम्रो छैन हामीले भने के भने अब जुन एक सय बिस दिनको माग गरेका छौँ अब नेपाल सरकारले अलिकति पाँच दस दिनको अगाडि पछाडिको कुरा हुन्छ नि त यसलाई लुजली भन्दाखेरि होइन त्यो पाँच दस दिनको लागि त हामीले त्यसको अलिकति त कन्सिडर गर्नुपर्ने हुन्छ हामी विशेष म्यानेजमेन्ट गर्छौँ होइन अहिले निर्वाचन आयोगले मन्सिर सातकोमा निर्वाचन गरेन गर्ने कुरा त हो नि नगर्ने कुरामा हाम्रो हामी गएका छैनौँ हाम्रो पोजिटिभ हाम्रो जुन छन् एप्रोच छ हामी मन्सिर सात गतेको निर्वाचनको तयारीमा नै लागेको छौँ अहिले हामीसँग केही सहभागीहरू टेलिफोन सम्पर्कमा हुनुहुन्छ उहाँहरूको कुरा हामी एकैछिन सुनौँ हामी बाह्रबाट हुनुहुन्छ रमेश चन्द्र यादव रमेशजी कार्यक्रममा स्वागत छ रमेशजी रमेशजी उहाँले हामीलाई सुन्न सक्नु भएन बुटोलबाट टिकाराम घिमिरे हुनुहुन्छ टिकारामजी कार्यक्रममा स्वागत छ हजुर भन्नुहोस् कुरा के भन्दाखेरि अब अहिले अब निर्वाचन तपाईँको कुरै राम्रो बुझिएन टिकारामजी सायद मोबाइलबाट फोन गर्दै हुनुहुन्छ होला तपाईँ फेरि रिडायल गर्नुहोस् न है फेरि रिडायल गरेर कुरा गर्नुहोस् चितवनबाट हुनुहुन्छ भरतपुरबाट हिरामणि चापाङ है हिरामणजी कार्यक्रममा स्वागत छ हजुर धन्यवाद हजुर भन्नुहोस् हेलो हजुर भन्नुहोस् टिकारामजी हिरा चाहिँ हामी सुन्दैछौँ हजुर नमस्कार है अतिथिज्यूलाई नमस्कार नमस्कार हजुर यो निर्वाचन आयोगले सरकारको तत्त्वावधानमा वा चाहिँ निर्देशन दिएको आधारमा आफ्ना कार्य सम्पादन गर्ने हो कि अथवा दलहरूको राय अनुसार गर्ने हो आयोग निर्वाचन गर्न कुनै पनि समयमा तत्पर छ भनेर आफ्नो चाहिँ कार्यतालिकालाई अगाडि बढाएर र निश्चित समय दिएर प्रतिस्पर्धी दलहरूलाई दर्ता गर्न आह्वान गरे भयो नि त हिरामनजी धन्यवाद तपाईँले उठाउनु भएको निर्वाचन आयोग न कुनै दलको विशेष अनुरोधमा काम गर्छ न सरकारको विशेष अनुरोधमा काम गर्छ सरकारको अधिकार छ संवैधानिक अधिकार छ कि निर्वाचनको मिति घोषणा गर्ने सरकारले मिति घोषणा गरिसकेपछि त्यो मितिभित्र निर्वाचन गराउने सर्वशक्ति र सम्पूर्ण साधन स्वरूपको परिचालन गर्नुपर्ने काम निर्वाचन आयोगको हुन्छ जहाँसम्म तर के भने हामी सबैको सरसल्लाह लिन्छौँ सबै स्टेक होल्डरको सल्लाह लिन्छौँ र त्यो अनुसार हामी निर्वाचन आयोगले हामीले काम गर्छौँ हामी कसैको आग्रह पूर्वाग्रहमा हामी काम गर्दैनौँ र निर्वाचन आयोग निर्वाचनको लागि जुन छ नि पूर्ण तयार भएर हामी अगाडि बढिराखेका छौँ काम गरिराखेका छौँ अहिलेसम्मको अवस्थामा जस्तो यादवजी अब निर्वाचन अब यहाँले भन्नु भइसक्यो हामी विशेष तयारी गर्न पनि तयार छौँ यदि सरकारबाट अथवा एउटा सहमतिको कुरा आयो भनेदेखि होइन अब त्यो सहमति भनेपछि त अब प्रमुख जुन अहिले दलहरू जो बाहिर बसेका विपक्षी दलहरू छन् उनीहरूको सहमतिको कुरो पनि आउनु पर्यो भनेरै भने है निर्वाचन आयोगले पनि निर्वाचन आयोगले निश्चित रूपमा सरकारको मात्रै त होइन सरकारको मात्रै होइन सरकार त निर्वाचनको लागि मिति घोषणा गरिसकेको छ सरकार त प्रतिबद्ध छ निर्वाचनको लागि अगाडि बढिसकेको अवस्था छ सरकारले तर के भने राजनीतिक दलहरू जुन छन् निर्वाचनमा को महत्त्वपूर्ण प्लेयर भनेको राजनीतिक दल नै हो अनि राजनीतिक दल नभइकन निर्वाचन त हुँदैन नि त प्लेयर नभइकन फुटबल गेम त खेलिँदैन नि कुनै पनि गेम खेलिँदैन त्यसकारण के भने एउटा निर्वाचनको लागि दल त आवश्यक छ त्यो दल भनेको कुरा अहिले नेपाल निर्वाचन आयोगमा हामीले हामी कहाँ पचहत्तरवटा दल अहिले रजिस्टर्ड दलहरू छन् अब पचहत्तरवटा दल रजिस्टर्ड भएको अवस्थामा के भने हामीले पचहत्तरवटा दलहरूको एउटा राम्रो सहमतिको वातावरण हुनु आवश्यक छ अब यसमा संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूको एउटा विशिष्ट भूमिका त छँदैछ त्यसबाहेक अन्य दलहरू जति छ हामी कहाँ दर्ता भएको सबै दलको पनि आफ्नै ठाउँमा विशेष महत्त्व पनि छ त्यसकारण के भने यो देशलाई लिड गर्ने दलहरू जुन छ सबैको बिचमा एउटा राम्रो सहमतिको हामीले आवश्यकता ठानेका छौँ त्यसै कारण यो निर्वाचनको परिस्थिति बन्दै अहिले हिरामणि जुन क्वेसन गर्नुभएको थियो त्यसको मैले जवाब दिनु बाँकी नै छ के भने कि चितवनबाट कि उहाँले यो दलहरूको रेजिस्ट्रेसन खोल्ने कुरा पनि गर्नुभयो त्यस कारण के भने सहमतिको वातावरण बनाउँदै हामीले दलहरूको रेजिस्ट्रेसनको पनि अब टाइमलाइन बनाइसकेका छौँ अब त्यो टाइमलाइनको आधारमा हामी दलहरूको रेजिस्ट्रेसनको लागि निर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिनको चाहने दलहरूको हामीले आवेदन माग गर्छौँ तर त्यो माग गर्नुभन्दा पहिले अहिले भने संविधानको धारा एक सय बयालिस जुन मैले यहाँहरूलाई अवगत गराएँ नि त त्यो एक सय बयालिस अनुसारको संशोधन भएपछि नै हामीले सूचना गर्ने हो त्यसै सूचना गरेर निवेदन लिएर दर्ता गर्ने त होइन नि त अब दस हजारको सिग्नेचर चाहिन्छ कि चाहिँदैन अन्तरिम व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने भन्दाखेरि अहिले कुन अर्थमा लिने हो यी कठिनाइहरूलाई नहटाइकन हामी दलहरूलाई दर्ताको लागि सूचना गर्न पनि अप्ठ्यारो छ हामीसँग बागलुङबाट आशिष अर्याल हुनुहुन्छ आशिषजी कार्यक्रममा स्वागत छ उहाँले हाम्रो कुरा सुन्न सक्नु भएन सरकारले चाहिँ के तयारी गराएको छ त निर्वाचनका लागि भनेर हामीले छोटो कुराकानी गरेका छौँ नारायण काजी श्रेष्ठ उप प्रधानमन्त्रीसँग सहकर्मी गणेश आचार्यले यो कुरा गर्नुभएको छ एकदम एकैछिन सुनौँ चुनावको तयारीको सन्दर्भमा एउटा तयारी त स्वाभाविक रूपमा हामीले चुनावको घोषणा गरिसकेपछि निर्वाचन आयोगले गर्ने हो निर्वाचन आयोगले गरेको तयारी अगाडि बढिरहेकै छ तर अब निर्वाचन सम्पन्न गर्नको लागि फेरि राजनीतिक पार्टीहरूको बिचमा राष्ट्रिय सहमति कायम गर्ने र आवश्यकता अनुसार अरू कतिपय संवैधानिक र कानुनी तयारीहरू पनि गर्नुपर्ने हुन्छ त्यसको निम्ति भने हामी छलफल गृह कार्यमा जुटेका छौँ निर्वाचन आयोगले त यति चाँडो निर्वाचन गर्न सकिन्न हुन्छ नि निर्वाचन आयोगले औपचारिक रूपमा आधिकारिक रूपमा हामी चुनाव गर्न तयार छौँ भनेर भनेको छ खालि के हो भने संविधान र कानुनका कतिपय प्रावधानहरूमा उचित ढङ्गले निर्वाचन गर्नलाई आवश्यक संशोधन वा व्यवस्था गर्नुपर्छ भन्ने उहाँहरूको चाहिँ राय रहिआएको छ चार महिना समय चाहिन्छ हामीलाई तयारीको लागि आवश्यक व्यवस्था गरियोस् भन्ने छ विपक्षी दल पनि त मानेका छैनन् विपक्षी दलहरू अहिले तयार छैनन् त्यो कुरा सत्य नै हो यद्यपि चाहिँ चुनावको घोषणा गर्दा अन्तमा चारवटा अरू विकल्पमा संविधान सभालाई बचाएर वा व्यवस्थापिका संसदलाई सम्पूर्ण संविधान निर्माणको जिम्मेवारी दिने कुरामा सहमति नभएपछि सबै चुनाव बाहेक केही विकल्प छैन भन्ने पुगेकै हुन् तर अहिले चाहिँ चुनाव गर्ने सन्दर्भमा उहाँहरूले चाहिँ आफ्नो विमति जनाइराख्नु भएको छ त्यसैले त हामीले समग्रमा सहमति गरौँ र एउटा मुद्दा चाहिँ निर्वाचन पनि हो भनेर भनेका छौँ होइन एउटा कुरा मात्रै हाम्रो बटम लाइन हो त्यो के हो भने जनताका चुनेका प्रतिनिधिहरूको सभाले नै संविधान बनाउनुपर्छ र घोषणा जारी गर्नुपर्छ त्यो सन्दर्भमा कुनै विकल्प उहाँहरूसँग छ भने हामी सकारात्मक ढङ्गले छलफल गर्दा खुला छौँ पनि त भनेका छौँ त्यो विकल्प पनि पेस नगर्ने चुनावको निम्ति पनि तयार नहुने भनेपछि त त्यो उपयुक्त कुरा हुन्न विपक्षी दलहरूलाई मनाउनको लागि सरकार चाहिँ कुन हदसम्म लचिलो हुन सक्छ हाम्रो चाहिँ राष्ट्रको अहिलेको चाहिँ आवश्यकतालाई सम्बोधन गर्ने गरी निकास दिउँ त्यो निकासमा सबै पक्षहरूका बारेमा छलफल गरेर सहमति बनाऊ त्यसको निम्ति हामी पनि तयार हुनु पर्यो तयार छौँ र तपाईँहरू पनि तयार हुनु पर्यो भनेर भनिराखेका छौँ अर्थात् हामी चाहिँ संविधान निर्माण कसरी गर्ने र राष्ट्रलाई कसरी निकास दिने भन्ने कुरालाई मूल बनाइराखेका छौँ र त्यसो गर्दाखेरि हामीलाई त्यस विषयमा सहमति हुन्छ भने सरकार हाम्रो लागि कुनै ठुलो कुरा नै होइन गौण कुरा हो तर देशको निकास निस्केन भने त सरकार चलाइराख्नुको कुनै अर्थ छैन भनेर हामीले भनिराखेकै छौँ त्यस्तै उहाँहरूले पनि सरकार मात्रै ल्याऊ भन्ने तर संविधान निर्माणको बारेमा छलफल गर्न पनि नजाने भने त्यसको नि कुनै अर्थ भएन त्यसैले हामीले चाहिँ सबै कुरा छलफल गरौँ समाधानमा छिटोभन्दा छिटो पुग्नु बाहेक नेपाल र नेपाली जनताको लागि अरू कुनै सरकारको विकल्प हुँदैन त भनिराखेकै छौँ कहिलेसम्म सहमति होला यो चुनावको बारेमा तपाईँहरू बिच होइन छिट्टै सहमति हुनुपर्छ अब त टाइम पनि त छैन हामी त्यसको निम्ति प्रयत्न गर्छौँ र गरिराखेका छौँ हामीले उप प्रधानमन्त्री नारायण गाजी श्रेष्ठको कुरा सुन्यौँ सरकारको तयारीका बारेमा अयोध्या प्रसाद अयोधीजी अब उहाँले भन्नु हुँदै थियो हामी छिट्टै तयारी गर्छौँ भनेर अब त्यही त त्यो छिट्टै खालको निर्णय निर्वाचन आयोगलाई कहिलेसम्म चाहियो अब नेपाल सरकारको अहिले उप प्रधानमन्त्रीजीको कुरा यहाँहरूले सुन्यो हामी सबैले उहाँहरूले पनि हाम्रो बाधा अड्काउलाई फुकाउनको लागि एकदम प्रयत्नशील छ र छिटै हाम्रो समस्या समाधान गर्ने कुरामा प्रतिबद्ध हुनुहुन्छ र हामीलाई आशा छ त्यो छिटोभन्दा छिटो अविलम्ब छिटोभन्दा छिटो त्यो निकास आओस् र त्यसको लागि त हामीले यसो औपचारिक रूपमा हामीले श्रावण महिनाको पहिलो सत्तासम्ममा आइदियो भने अति राम्रो हुन्छ भनेर हामीले आग्रह गरेका छौँ तर त्यो अघि नै मैले निवेदन के गरेँ भने कि वास्तवमा अब त्यसमा अलिकति निर्वाचन आयोग आफ्नो तयारीको क्रममा जुटेकै हुँदाहुँदै हामीले पाँच सात दिन दस दिनको अगाडि पछाडिको समयलाई हामीले विचार गर्नुपर्ने हुन्छ किनकि जुन इलेक्सन छ र इलेक्सनको जुन परिस्थिति छ त्यो एउटा कन्फ्लिक्ट म्यानेजमेन्टको अवस्था छ दलीय सहमतिको निर्माण गर्नु पनि आवश्यक था सरकारको पनि आफ्ना कठिनाइहरूले गर्दाखेरि ती सबै समस्या समाधान गर्नमा टाइम लाग्ला यस्ता कुराहरूलाई हामीले अलिक म्याथमेटिकली मात्रै होइन कि अलिकति लोजिकली सोसियली पोलिटिकली पनि हामीले अलिकति विचार विचार गरिदिनु पर्ने अवस्था भएको हुनाले हामीले त्यसमा अलिकति लचिलो पनि हुन सक्छौँ हामीसँग केही सहभागी यहाँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ बुटवलबाट राज पौडेल हुनुहुन्छ राजी कार्यक्रममा स्वागत छ हजुर नमस्कार नमस्कार नमस्कार हजुर मेरो विचार चाहिँ के छ भने र आज देश जहिले पनि सङ्करण कालमा छ सङ्करण कालमा छ भनेर यी दलहरू चुनावमा पनि नजाने अनि सरकारले पनि एकतर्फी चुनावको घोषणा मात्रै गर्ने के राजनीतिक दलहरू र निर्वाचन आयोगले एक एक किसिमको सहमतिको वातावरण सिर्जना गरेर चुनावमा जाँदा देशलाई पनि सहयोग हुन्थ्यो कि राजनीतिक दलहरूलाई सहमति वातावरण सिर्जना गर्न निर्वाचन आयोगले सक्दैन हेर्नुहोस् राजकाजी बहुत राम्रो क्वेसन गर्नुभयो त्यसैको लागि हामीले अस्ति छब्बिस गते संविधान सभामा प्रतिनिधि गर्ने दलहरूलाई बोलाएका थियौँ र दलहरूलाई पनि हामीले विभिन्न विचारहरू छलफल अन्तक्रियाहरू गऱ्यौँ र यो निर्वाचनमा सहयोग अपेक्षा पनि राख्यौँ हामीले भनेर तर के भने दलहरूको निर्वाचनसँग सम्बन्धित इस्यु मात्रै छैन नि कि उहाँहरूको अनेक इस्यु छन् सरकारसँग सम्बन्धितको कुराहरू छन् सरकार र निर्वाचन आयुक्त निर्वाचनको लागि तयार भएर अगाडि बढिराखेको अवस्था यहाँले देखिराख्नु भएको छ तर मुख्य रूपमा जुन मैले अघि नै पनि जानकारी गराएको छु कि राजनीतिक दलहरू जति छन् ती दलहरूसँग सरकारले वार्ता छलफल गर्नुपर्ने हुन्छ ती दलहरूसँग निर्वाचन आयोगले निर्वाचनमा आइदिनुहोस् निर्वाचनमा सहयोग गरिदिनुहोस् भन्ने किसिमको एउटा आह्वान गर्ने कुरामा हो तर के भने त्यसको लागि दलहरूको आफ्नो रिजर्भेसन छ आफ्ना सर्टेन पोइन्ट छ सर्टेन लिमिटेसन छ ती सबै कुराहरूको सम्बोधन त निर्वाचन आयोगले गर्दैन नि त त्यो त नेपाल सरकारसँगको समझदारीबाट अगाडि बढ्ने कुरा हो नि त त्यसकारण के भने तपाईँले राख्नुभएको कुरा राम्रो हो त्यसको लागि निर्वाचन आयोगले प्रयास नगरेको पनि होइन तर हाम्रो प्रयासको एउटा सीमा छ त्यो सीमाभित्र रहेर मात्रै हामीले दलहरूलाई अनुरोध गर्न सक्छौँ अब अर्को कुरा जस्तो यदि एउटा यस्तो यस्तो अवस्था नआओस् तर अब हामीले एउटा अनुमान मात्रै गर्ने हो भने यदि दलहरूबिच सहमति भएन भनेर सरकारले निर्वाचन गर्नै पर्छ भन्यो भने त यहाँहरू निर्वाचन गर्न त बाध्य हुनुहुन्छ नि है निर्वाचनको लगायत तयारी गरेर अथवा निर्वाचनमा जान त बाध्य हुनुहुन्छ अब यो पनि बडा जटिल प्रश्न छ अहिलेको अवस्थामा सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि निर्वाचन आयोगले प्रतिबद्धता जनाएको छ र दलहरू सहमति भएन यो दुइटा कुरा छ दलहरूको सहमति भएन र सरकार निर्वाचन गराउन चाहन्छ भने यो अवस्था अहिलेको डेमोक्रेसीमा हामी कल्पना नगरौँ मेरो अनुरोध के छ भने डेमोक्रेसी छ संविधान सभा हो संविधान सभाबाट संविधान नेपाली जनताले पाउने हो र त्यो संविधान निर्माण गर्ने र निर्वाचनमा भाग लिने राजनीतिक दलहरूको आवश्यकता हुन्छ त्यसकारण कुनै एउटा दल या एउटा दुईवटा दलले मात्रै रा निर्वाचनमा भाग लिएर त्यो निर्वाचन राष्ट्रलाई संविधान दिने एउटा डेमोक्रेसी दिने एउटा रिपब्लिक फेडरलिजमको कुराहरू जुन छ अन्तरिम संविधान उल्लेखित ती सबै सुनिश्चित गर्न सक्ने अवस्था त उत्पन्न हुन सक्ने हुँदैन नि त त्यो त हामीले प्र्याक्टिस गरिसकेका छौँ हामी देखिसकेका छौँ भोगिसकेका छौँ त्यसकारण यो राष्ट्रमा दलीय सहमति आवश्यक आवश्यक छ दलीय सहमति भएपछि ठुल्ठुला कामहरू भएका छन् ठुल्ठुला विकास निर्माण काम भएको छ ठुल्ठुला राजनीतिक परिवर्तनहरू भएको छ त्यसका निर्वाचन आयोग अहिले पनि आह्वान गरेको छ हामी अनुरोध गर्छौँ दलहरूको बिचमा तपाईँहरू सहमति कायम गरेर अनुस र नेपाल सरकारले पनि राजनीतिक सहमतिको लागि अस्ति पनि हामीले अपेक्षा गरेका थियौँ प्रधान सम्मान्य प्रधानमन्त्रीज्यू सहित मन्त्री परिषदका सदस्यहरूलाई निर्वाचन आयोगमा बोलाएर हामीले कुरा गर्दाखेरि त्यो कुराहरू अनुरोध गरेका छौँ त्यसकारण निर्वाचन आयोगले पनि दलीय सहमतिको अपेक्षा गरेको छ दलीय सहमति अपेक्षा गरेको छ र मलाई लाग्छ कि दलित सहमतिको स्थिति क्रमशः बन्दै गइराखेको छ र एउटा निश्चित समयमा गएर यो दलित सहमति हुन्छ र निर्वाचनको एउटा राम्रो वातावरण बन्छ भन्ने मैले आशा गरेको छु निर्वाचन आयोगको तर्फबाट यहाँहरूले छलफल गरिसक्नु भएको छ यहाँले अहिले पनि भनिसक्नु भएको छ हामीले अपेक्षा गरेका छौँ भनेर के जवाफ पाउनु भएको छ सरकारबाट अथवा दलहरूका अब जुन शीर्ष नेताहरूबाट छलफल गर्नु भएको छ जवाफ त केही पाउनु भयो होला नि होइन त्यो त त्यो जवाब त हामी पाएका छौँ हामीले नेपाल सरकारसँग कुराकानी गर्दाखेरि छलफल गर्दाखेरि अन्तक्रिया गर्दाखेरि नेपाल सरकारले त सँग जुन हाम्रो अपेक्षा थियो उहाँहरूले सबै कुराहरूको वचनबद्ध प्रकट गर्नुभयो कि यो वास्तवमा एउटा कस्तो जटिलता अवस्था छ आकस्मिक घोषणा भएको राजनीतिक यो अवस्थामा यो निर्वाचनको घोषणा भएको हो यो अवस्थामा अब यो निर्वाचनको विकल्प छैन त्यसका निर् निर्वाचनको तिहारमा यहाँहरू लाग्नुहोस् साधन स्रोत जनशक्ति सबैको व्यवस्था हामी गर्छौँ जहाँसम्म संविधान ऐन कानुनको कुराहरू छन् ऐन कानुनलाई त अध्यादेशबाट हामीले तुरन्तै जारी गर्न सक्ने अवस्था छ संविधान संशोधन त संविधान सभा नभएको हुँदैन या पार्लियामेन्ट नभएको हुँदैन त्यस्तो किसिमको पनि आशय उहाँहरू लाग्नुभयो र संविधान संशोधन अत्यन्त जटिल प्रक्रिया हो त्यसकारण अहिले अब उहाँहरूले त्यो कुरामा पनि संविधान संशोधन गरेर जाने कि कानुनको आधारमा जाने कि दलीय सहमति कसरी गर्ने कुन किसिमबाट जाने के के विभिन्न विकल्पहरू गएर उहाँहरूले छलफल गर्दै हुन्छ र यो नेपाल सरकारले हामीलाई गर्नुपर्ने जुन सहयोग छ हामीले जुन उहाँलाई अपेक्षा गरेका थियौँ ती सबै कुराहरू उहाँहरूले पुरा गर्ने कुराहरूमा हामीले आश्वासन दिनुभएको छ र त्यो अनुसार गरिराखेको पनि देखिन्छ अर्को कुरा छब्बिस गते जब हामी राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएका थियौँ त्यति बेला पनि हामीले आफ्नो अपेक्षाहरू राख्यौँ हाम्रो अहिले कार्यप्रति के गर्दैछौँ निर्वाचन आयोग अहिलेसम्म त्यो पनि राखियो निर्वाचन आयोगले गर्ने कार्यहरू निर्वाचनको तयारीको कार्यहरू यी सबै कुराहरू उहाँहरूको समस्त प्र स्पष्ट रूपमा राख्यौँ त उहाँहरूले पनि यो संवैधानिक जटिलताको कुराहरू ल्याउनुभयो कानुनी जटिलताको कुराहरू ल्याउनुभयो यो जटिलताहरूलाई कसरी समाधान गर्ने यो पार्ट नेपाल सरकारको पार्ट हो यो पार्टमा पनि नेपाल सरकारले अगाडि बढ्नुपर्छ संविधानको यो समस्याहरूको समाधान गर्नुपर्छ भनेर उहाँहरूले यो कुरा राख्नुभयो र जहाँसम्म त्यहाँ निर्वाचनमा भाग लिने कुराहरूमा कतै विमतिका कुराहरू त मैले पाइनँ त्यसमा एउटा एप्रोच के भने निर्वाचनको विकल्प त अब छैन देशमा अब कुन बेला हुने हुने हो त्यो एउटा अलग कुरा हो तर निर्वाचनको विकल्प छैन खालि के पायो भने पोलिटिकल पार्टीहरूको बिचमा एउटा प्रोसेड्युरको कुराहरूमा प्रोसेसको कुराहरूमा पोलिटिकल पार्टिसिपेसनका कुराहरू जुन छन् त्यसको मेथोडोलोजीहरूमा यो यी सबै कुराहरू जुन हुन्छ नि एउटा पोलिटिकल पार्टीहरूको बिचको र निर्वाचनमा जाने प्रक्रियाहरूको बिचमा एउटा समझदारी गर्ने त्यसको प्रोसेसका कुराहरू जुन छन् ती सबै डिफ्रेन्सेज कुराहरू पाएँ र अहिले संविधान संशोधन गर्ने र ऐन कानुनको संशोधन गर्ने कुराहरूमा पनि आफ्नो आफ्नो फरक विचारहरू राजनीति दलहरूले ल्याएका छन् ती सबै कुराहरूको बारेमा अहिले हामीले पनि छलफल गर्दैछौँ र नेपाल सरकारको बिचमा पनि छलफल भइराखेको हामीले पा थाहा पाएका छौँ खाँचीबाट हुनुहुन्छ हामीसँग पाण्डव मिश्र पाण्डवजी कार्यक्रममा स्वागत छ हजुर नमस्कार नमस्कार नमस्कार पाण्डवजी हजुर यो छलफल त सुनियो हजुरहरूको यो आयोगले के जस्तै कुनै पनि राजनीतिक दलले अथवा सरकारमा रहेको सङ्गठनले एउटा जुन निर्वाचन घोषणा गर्यो भने त तपाईँहरूको निर्वाचन गराउनु मात्रै कर्तव्य हो कि दायित्व मात्रै हो कि यो देशमा सिचुएसन हो कि होइन निर्वाचन गर्न उपयुक्त छ कि छैन भन्ने कुरा राय सल्लाहहरू तपाईँहरूबाट पनि त दिन सक्ने अवस्थाहरू आउँछन् नि जुन देशको परिस्थिति र अवस्था हेरेर तत्कालै निर्वाचन गर्नु ठिक छ या छैन भन्ने जस्तो एउटा सहमतिका कुराहरू लिएर जानु जान सक्ने कुरा मात्रै हो कि तपाईँहरूको यो चुनाव घोषणा गरे भने चुनाव गरिदिने मात्रै अरू कुराहरू ख्याल नगर्ने खालका सिचुएसन मात्रै हो कि तपाईँहरूको के हो यो यो बडा अप्ठ्यारो क्वेसन छ अब कतिपय कुराहरूमा निर्वाचन आयोग जुन छ नि अब संवैधानिक निकाय हो र संवैधानिक निकाय भएको हुनाले आफ्नो संविधान र ऐन कानुनले दिएको अधिकार कर्तव्यको परिधिभित्र आफ्नो जुरिडिक्सनभन्दा बाहिर गएर कुरा गर्दाखेरि मिल्दैन यो इन्टरनेसनल प्र्याक्टिस नै हो त्यसकारण के भने एउटा संवैधानिक निकायले निर्वाह गर्नुपर्ने भूमिका हामी गरिराखेका छौँ र संविधानले नै के हो भने निर्वाचनको मिति घोषणा अधि गर्ने अधिकार नेपाल सरकारलाई दिएको छ अब त्यो घोषणा गर्ने अधिकार निर्वाचन आयोग दिएको भने त्यो निर्वाचन आयोगले आफ्नो किसिमबाट वातावरण बनाएर गर्नुपर्ने कुरा हुन्थ्यो अरू देशहरूमा छ त्यो प्र्याक्टिस नेपालमा अब नेपाल सरकारले घोषणा गरिदिएको मितिमा निर्वाचन आयोगको संवैधानिक दायित्व के बन्छ भने त्यो निर्वाचन गराउने त्यसकारण के हो भने अब यसको लागि निर्वाचन आयोगले चुपचाप बसेको हुँदैन निर्वाचन आयोगले निर्वाचनको जुन मिति घोषणा योभन्दा पहिले पनि चौसठी सालमा जुन दुई तिनवटा कुराहरू हेर्नुभयो नि तपाईँले हामीले त्यति बेला पनि जेठमा निर्वाचनको जुन संविधानमा व्यवस्था थियो नि त र पिस एग्रिमेन्टमा पनि जेठमा इलेक्सन गर्ने भन्ने किसिमको कुराहरू थियो नि त उल्लेख गरिएको त्यसको लागि पनि निर्वाचन आयोगले दुई हजार त्रिसठी चैत उन्तिसको त के निर्णय गरियो भने कानुनको अभाव र अन्य कन्ड्युसिभ इन्भाइरोमेन्ट नभएको हुनाले जेटको इलेक्सन गराउन नसक्ने भनेर हामीले प्रेस विज्ञप्ति जारी गरियो आयोगको निर्णय भयो त्यसपछि नेपाल सरकारले त्यो निर्वाचनको मिति फेरि मन्सिर गते घोषणा गरेको हामी सबैले थाहा भएकै कुरा हो त्यति बेला पनि पोलिटिकल का कारणले गर्दाखेरि फेरि त्यो पुस सत्ताइस गते चैत अठाइस गतेको लागि निर्वाचनको मिति घोषणा भएको सम्झना छ त्यसका निर्वाचन आयोगले आफ्नो पहल नगरेको होइन नि त त्यसकारण के भने अहिले पनि निर्वाचनको जुन मिति घोषणा भयो त्यो एउटा आकस्मिक किसिमको घोषणा भयो यहाँ सबैले थाहा छ निर्वाचन आयोग निर्वाचन गराउँछन् तर अब कुन बेला कसरी गराउँछ भन्ने कुराहरू पनि आफ्ना हाम्रा कार्यक्रम छ हाम्रो एउटा सोच्ने तरिका छ हाम्रो परिधि छ हामी कार्यक्रम त्यही अनुसार ल्याइजान्छौँ हाम्रो टाइम लाइन छ हामीलाई निश्चित समय चाहिन्छ यी सबै कुराहरू हाम्रो भित्र छ तर के भने हामीले नेपाल सरकारको काममा दखल दिने र संविधानभन्दा बाहिर गएर बोल्ने गर्ने कुराहरू गऱ्यो भने संवैधानिक मर्यादा यो संस्थाको मर्यादा पनि रहँदैन जस्तो कि तपाईँलाई निर्वाचन आयोगको कामकर्ता र अधिकार कुराहरू मैले यहाँलाई संविधानमा उल्लेख गरियो कस्तो छ भने यो संविधान र अनकानुनको अधीनमा रहे संविधान सभा यस संविधानको धारा एक सय सन्ताउन्न बमोजिम हुने जनमत संग्रह तथा स्थानीय निकायको निर्वाचनको सञ्चालन रेखदेख निर्देशन र नियन्त्रण निर्वाचन आयोगबाट हुनेछ अब सो प्रिजोनको लागि मतदाताहरूको नमावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्नेछ यो एउटा हाम्रो त्यसबाहेक पनि हाम्रो निर्वाचन आयोग ऐन दुई हजार त्रिसठी छ यही संविधानको आधारमा त्यहाँ पनि केही कुराहरू उसले गरिएको छ त्यसकारण के भने निर्वाचन आयोगले नेपाल सरकार राजनीतिक दलहरूको बिचको कोर्डिनेसन गर्ने काम गर्नलाई अलि अप्ठ्यारो छ तर हामीले सबै स्टेक होल्डर सरकार दल मात्रै होइन पत्रकार पनि हो नागरिक समाज पनि हो हाम्रा भिन्न प्रोफेसनल अर्गनाइजेसनहरू पनि छन् हाम्रा मिडिया पिपुलहरू छन् हामी सबैसँग सरसल्लाह गर्छौँ त्यत्रो प्रोफेसनल वकिलहरू पनि छन् आज भोलिमा हामी उहाँहरूसँग पनि कुरा गर्ने विचार गरेका छौँ यो एउटा वातावरण राम्रो बनोस् न निर्वाचनको लागि सबै सहमत होस् यो नै प्रयास हाम्रो हुन्छ हामीले प्रत्यक्ष दखल दिनुभन्दा पनि हामी सहमति वातावरण बनाउनेतिर हामी अगाडि बढिराखेका छौँ र बढ्छौँ पनि हामीसँग सिना मङ्गल काठमाडौँबाट हुनुहुन्छ छवि रमन अधिकारी छवि रमनजी कार्यक्रममा स्वागत छ नमस्कार नमस्कार आरामै हुनुहुन्छ अँ ठिक छ सर नमस्कार नमस्कार नमस्कार रामजी छवि रमण अधिकारी म ए छवि रमण अधिकारी हजुर मेरो चाहिँ प्रश्न विचार के छ भने नि यति लामो समय भयो सरकारले प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्न सकेको छैन हजुर त्यो पनि एउटा जटिलता नै होला अनि अर्को कुरो केही दिन अगाडि तपाईँहरूले सबै राजनीतिक दलहरूलाई चाहिँ छलफललाई बोलाउँदाखेरि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू उपस्थिति नै भएनन् केही अलिक साना दलका नेताहरू आएका पनि ठुला दलका नेता नआएको देखेर फर्केर गएको थिएँ क्या यो सरकारको सोचाइ चाहिँ यो निर् के अरे निर्वाचन आयोगप्रति के सकारात्मक छ भनेर लाग्छ अर्को कुरो निर्वाचनको घोषणा गर्दा गरिरहेको अवस्थामा निर्वाचन आयोगसँग परामर्श गर्ने काम भयो जस्तो पनि लागेन हामीलाई अन्धाधुन्दा निर्वाचनको घोषणा गर्नुको मतलब यो घोषणा गरिदिइहालौँ अब यो हुने हुन्छ भन्ने निश्चित छैन त्यसैले गर्दाखेरि जे गरे पनि हुन्छ भन्ने मानसिकताले चाहिँ सरकार अगाडि बढिरहेको जस्तो तपाईँहरूलाई लाग्छ कि लाग्दैन र त्यसरी बोलाउँदाखेरि नआउने राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचन आयोगले कुनै कारवाही गर्न सक्छ कि सक्दैन के छ प्रावधान प्रष्टाइदिनु होला हस् थ्याङ्क यू छविरामनजी तपाईँले अत्यन्तै महत्त्वपूर्ण क्वेसन राख्नु भएको छ अब हेर्नुहोस् यो विभिन्न संवैधानिक निकायहरूमा पदपूर्तिको आवश्यकता यहाँले देखिराख्नु भएको छ र त्यो अन्तर्गतमा निर्वाचन आयोगमा पनि प्रमुख निर्वाचन आयुक्त लगायत एकजना आयुक्तको यानि पाँचमध्ये तिनजना हामी मात्रै छौँ त्यसको पदरिक्त छ र हामी तिनजना एउटा कार्यवाहक र हामी दुईजना सदस्य तिनजना मिलेर अहिले काम गरिराखेको अवस्था छ र यो रिक्तताको पुरा गर्ने संवैधानिक व्यवस्था छ कन्सर्न काउन्सिलले नाम सिफारिस गर्छ पार्लियामेन्ट हेरिङ हुन्छ यी सबै कुराहरू यहाँलाई छविलाई रमनजीलाई जानकारी भएकै कुरा हो कारण यो त गभर्मेन्टको पार्ट हो नेपाल सरकारको पार्ट हो कि त्यहाँ पदपूर्ति गर्ने कुराहरूमा यद्यपि हामी तिनजना अहिले काम गरिराखेको अवस्था छ अब अर्को क्वेसनको जुन यहाँले उठाउनु भएको छ कि राजनीतिक दलहरूले बढाउँदाखेरि अध्यक्षहरू उपस्थित नभएको अब राजनीतिक दलहरूलाई हामीले संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मात्र बोलाएका थियौँ अब त्यसमा हामीले अध्यक्षलाई बोलाएका थियौँ निश्चित रूपमा अब कतिपय कारणले अध्यक्षहरू टेलिफोनबाट भनेर पनि हाम्रो यो व्यवस्थाले गर्दाखेरि आउन नसकेको र हाम्रो यो प्रतिनिधि जाँदै हुनुहुन्छ त्यहाँ भएको सम्पूर्ण कुराको जिम्मेवारी हामी लिन्छौँ भन्ने किसिमको उहाँहरूले जवाब पनि दिनुभएको थियो र कतिपय दल ठुला दलहरूको यस्तो अब साना दल ठुला दल पनि निर्वाचन आयोगले छुट्याउँदैन निर्वाचनको बेलामा सबै दलको समान हैसियतमा हामीले व्यवहार गर्छौँ अब जहाँसम्म एक दुईवटा दलका अध्यक्षहरू आउनु भएन तर अधिकांश त पार्टीका दलहरू त आउनु भएको थियो नि त त्यसकारण के भने अब अध्यक्षहरू कतिपय अवस्थामा आउँछन् पनि कतिपय अवस्थामा नहुन पनि सक्छन् तर निर्वाचन आयोगले जुन छलफल गरियो त्यसको म्यासेज उहाँहरूले आफ्ना दलभित्र गएर छलफल गर्ने कुराहरूको विश्वास हामीले दिलाएको छ र त्यहाँ व्यापकै राम्रा राम छलफलहरू पनि भयो दलका अध्यक्ष नभए पनि त्यहाँ धेरै अध्यक्षहरू थिए र ती अध्यक्षहरूसहित प्रतिनिधिहरू र निर्वाचन आयोगको बिचमा राम्रो राम्रो एउटा अन्तर्क्रिया छलफल भयो राम्रा सुझावहरू आयो आगामी बाटोको लागि के गर्ने कसो गर्ने कुराहरू पनि आयो अब के छ भने निर्वाचन आयोगले अध्यक्षले बनाउँदाखेरि अनुभएन भने त्यसको लागि कारवाही गर्ने किसिमको कुराहरू हुँदैन त्यो हामीले कारवाही गर्न सक्ने हुँदैन हामी सहमतीय वातावरणमा जान्छौँ हाम्रो एप्रोच नै हो पार्टिसिपेटरी एप्रोच हो हामी जान्छौँ ट्रान्सपेरेन्सीमा जान्छौँ हामी त्यसले पनि त्यसकारण यो सहमतिको लागि बोलाउँदाखेरि कोही आउनु भएन भने त्यसमा कारबाही हुँदैन तर एउटा कुरा याद राख्नुहोस् एउटा कुरा यहाँ अनुरोध गर्न चाहन्छु छविजुलाई के भने जब हामी निर्वाचनको बेलामा विशिष्ट अवस्थाका कुराहरूको लागि हामी अध्यक्षलाई बोलाउँछौँ भने उहाँहरूले आउनु पर्ने हुन्छ जस्तो कि योभन्दा पहिलेको चौसठी सालको निर्वाचनको बेलामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि आउनुभएको थियो माधव नेपालजी पनि आउनुभएको थियो पार्टीको अध्यक्षको रूपमा उहाँ हाम्रो प्रचण्डजी पनि आउनुभएको थियो हामी उहाँहरूलाई पनि बोलाएका थियौँ हामीलाई आवश्यकता पऱ्यो भने हामी मन्त्रीलाई प्रधानमन्त्रीलाई जस अध्यक्षलाई पनि बोलाएर कुरा गर्छौँ र राजनीति दलको अध्यक्षले पनि बोलाएर कुरा गर्छौँ त्यसको सेन्सेटिभनेसको कुराहरू पनि छन् अब अर्को कुरा के छ भने मिति घोषणाको कुरा जहाँसम्म छ यो मिति घोषणाको परामर्श जहाँसम्म कुरा छ नेपाल सरकारले धेरै पटक ल निर्वाचन गराउन सकिन्छ कि भनेर सोद्धाखेरि हामी निर्वाचन गराउने निकाय नै हो निर्वाचन गराउन सक्छौँ तर कुन निर्वाचन कसरी कहाँ कुन बेला भन्ने कुराहरूको बारेमा त अब मसँग व्यक्तिगत रूपमा नभएर पनि हाम्रो कुनै निर्वाचनको साथीको आयोगको साथीसँग कुराकानी भएको होला तर निर्वाचन आयोगसँग खासै डिसिजन भएर यस्ता कुराहरू भएको छैन हामीसँग रोल्पाबाट हुनुहुन्छ एकजना सहभागी भूपेन्द्र बहादुर ओली हुनुहुन्छ भूपेन्द्रजी कार्यक्रममा स्वागत छ रोल्पाबाट भूपेन्द्रजी हजुर भूपेन्द्रजी <laughs> भूपेन्द्रजी भूपेन्द्रजीले हामीलाई सुन्न सक्नु भएन जस्तो छ हामीलाई एसएमएस पठाउनु भएको छ अघि टिकाराम भट्टराजीको फोन काटिएको थियो उहाँले भन्नुभएको रहेछ अब सात मङ्सी के अरे श्रावण सात गते सहमति भएन भने निर्वाचन आयोगले संविधान सभाको चुनावको तयारी गर्छ कि संसदीय निर्वाचनको भनेर सोध्नु भएको छ अर्को एउटा प्रश्न पनि म जोडिहाल्छु कपिल वस्तुबाट लेख्नु भएको छ इन्द्रमणि भट्टराईले निर्वाचन स्वच्छ गराउन आयोगको तयारी के छ भनेर भन्नु यो दुईवटा क्वेसनको एकदम छोटोमा जवाब हामीसँग समय एकदम थोरै छ 哎，这个相机。 त टिकारामजी यो संविधान सभा र संसदीय कुन निर्वाचन गराउने भन्ने कुराको पनि निश्चय गर्ने अधिकार जुन छ हाम्रो नेपाल सरकारले छ राजनीतिक दलहरूलाई नै छ यसमा तर निर्वाचन आयोगले संविधान अर्को संविधान सभाको घोषणा गरिसकेको हुनाले त्यसको तयारीमा हामी लागेका छौँ र नेपाल सरकारले अब राजनीतिक सहमतिको आधारमा फेरि अर्को निकास निकाल्छ भने संसदीय निर्वाचन नै गराउनको लागि उनीहरूले निकास निकाल्छ भने यो दिलमा त देशमा त्यसमा त सहमतिको आधारमा भइराखेको अवस्था छ नि त दुई हजार बासठी त्रिसठीदेखि जुन सहमतिको अवस्थाहरू आइराखेको छ त्यो सहमतिको आधारमा मैले अघि नै भने कि धेरै ठुल्ठुला परिवर्तनहरू भएको छ त्यसकारण नेपालमा दलहरू पनि सबै मिलेर अब यो संविधान सभाको निर्वाचन भन्दा यही संविधान सभालाई संसदीय निर्वाचनको निर्वाचन गराउन सक्ने किसिमको एउटा व्यवस्था गरेर घोषणा फेरि गरिदियो भने त भइहाल्छ नि त्यो त्यो कुराहरू हुन सक्छन् यो कुनै ठुलो कुरा होइन त्यसकारण संविधान सभा या संसदीय जुन निर्वाचनको लागि लागि नेपाल सरकारले उसलाई अधिकार दिएको छ मिति घोषणा गर्नको लागि र कुन निर्वाचन गराउने त्यसको लागि त्यो निर्वाचन गर्नको लागि निर्वाचन आयोग आफ्नो लागि परेको छ त्यो स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वसनीय निर्वाचन गराउनको लागि पनि हामी लागि परेका छौँ र त्यसको लागि के के आवश्यक छ भने त्यसको जुन हामीले चौसठी सालमा प्र्याक्टिस गरिसकेको कतिपय अनुभवहरूको आधारमा हामीले स्वच्छ निर्वाचनतर्फ अग्रसर भइराखेको छ त्यसमा सबभन्दा महत्त्वपूर्ण कुरा के छ भने यहाँहरूलाई थाहा छ हाम्रो फोटोसहितको मतदाता नमावली जुन हामी तयार गरेका छौँ नि अब यसमा के छ भने डबल ट्रिपल रेजिस्ट्रेसनका कुराहरू केही पनि हुँदैन नि त अब बिना आइडीको कार्डको आधारमा कसैले मत खसाल्न सक्दैन त यो फेयरनेसको एउटा महत्त्वपूर्ण पार्ट भनेको हाम्रो फोटोसहित मतदाता नामावली पनि हो अर्को एउटा महत्त्वपूर्ण पार्ट हामीले के यसपालि कार्ययोजना बनाएको छौँ भने आगामी स्वच्छ निर्वाचनको लागि कि इलेक्ट्रोनिक भोटिङ मेसिन विद्युतीय मतदान यन्त्रबाट हामीले मतदान गराउनको कार्ययोजना बनाएका छौँ अब यस त्यसबाहेक हाम्रो अन्य विभिन्न किसिमका कार्यक्रमहरू छन् स्वच्छ निर्वाचन गराउनको गर्नको लागि तर टेक्निकली निर्वाचन आयोग र मतदाताले मतदान गर्ने बेलामा म मतदाता हुँ मेरो मत म आफै खसाउन सक्छु भन्ने किसिमको प्रत्याभूति भएर मतदान गर्यो भने त्यही नै स्वच्छ स्वतन्त्र निर्वाचन हो त्यो अवस्था उत्पन्न गर्नको लागि हामीले यस किसिमको दुईवटा महत्त्वपूर्ण प्राविधिक कामहरू बिहार त गरिसकेका छौँ भोटर रेजिस्ट्रेसन विथ फोटो एन्ड बायोमेट्रिक्स र इलेक्ट्रोनिक भोटिङ मेसिन पनि हामीले बाई निर्वाचन इलेक्सन जुन छवटामा भएको थियो दुई हजार पैँसठी सालमा अभ्यास गरिसकेका छौँ र चौसठी सालमा काठमाडौँको एक नम्बर निर्वाचन क्षेत्रमा पनि इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिसकेको अवस्थामा अनुभव पनि छ हामीलाई त्यसकारण यसको पनि प्रयोग आगामी निर्वाचनमा गर्ने हाम्रो कार्ययोजना छ अब हामी कतिको सफल हुन्छ कति साधन स्रोत हाम्रो पुग्छ त्यसमा निर्भर गर्छ तर हामी प्रयत्नशील छौँ कि स्वच्छ स्वतन्त्र निष्पक्ष निर्वाचनको लागि अब यहाँहरूले जस्तो अब यो जुन इलेक्ट्रोनिक भोटिङको कुरा पनि गर्नुभयो अनि मतदाता शिक्षा र अर्को मतदाता नामावली सङ्कलनमा चाहिँ निर्वाचन आयोग लागिरहेकै छ होइन एउटा माहौल के देखेको छ जुन यो मतदाता नामावली सङ्कलन गर्दाताका चाहिँ अब जुन राजनीतिक माहौलमा अन्यल अथवा एउटा वितृष्ण जस्तो देखिँदाखेरि अब पिपुल पब्लिकमा चाहिँ त्यो एउटा इन्ट्रेस्ट अथवा चाख छ कि छैन यो चुनाव सम्बन्धी निर्वाचन सम्बन्धी के पाएको छ निर्वाचन आयोगले यो पिपुल्सको यो राम्रो क्वेसन छ है पिपुलको के छ त्यो निर्वाचनको प्रति जनताको आकर्षण के छ यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो यसमा अहिले यहाँहरूकै मिडियाबाट हामीले पत्रपत्रिकाबाट वेब मिडियाबाट इलेक्ट्रोनिक मिडियाबाट पनि सुनिराखेका छौँ जनताको बिचमा पनि विभिन्न कार्यक्रम लिएर निर्वाचन आयोग गइराखेको अवस्था छ त्यसकारण हामी जनतासँग पनि दलहरूसँग पनि जुन छलफल गरिराखेका छौँ जुन त्यसको निष्कर्षमा के पाएको छ भने पिपुल्स इन्सेन्टिभ जुन छन् दुई हजार चौसठी सालको अवस्थामा के थियो भने निर्वाचन हुन्छ कि हुँदैन हुन्छ कि हुँदैन नोबडी डिड बिलिभ एट द्याट टाइम बडा अप्ठ्यारो कन्डिसन थियो है थिएन तर के भने पिपुल्स वेयर इन द क्यु जब त्यो तर भइदियोस् भने आकाङ्क्षा थियो थियो अहिले आएर के भने यो देशको निकासको लागि अब एउटा निर्वाचन आवश्यक नै छ किनकि डेमोक्रेसीमा अन्तर्गत वा निकास भनेको इलेक्टेड रिप्रेजेन्टेटिभद्वारा नै हुन्छ खासमा जन अब संविधान भोट दिउँ भनेर बसेका थिए नि त त्यति बसेका थिए अहिले पनि जनताहरू अहिले जनताहरू जुन छ अहिले राजनीतिक दलहरू जनताको बिचमा परिचालन गर्ने सवालहरूमा पनि अहिले त्यति पुगेको अवस्था देख्दैन तर आम जनताले निश्चित रूपमा राजनीति निर्वाचनबाट मात्र निकास हुन्छ भन्ने किसिमबाट अलिकति दुविधापूर्ण अवस्थामा जन जनताहरू बसेका छन् जनताहरू निर्वाचनप्रति जुन अत्यन्त उत्साह उत्साहवर्धक फेस्टिभ किसिमबाट आउनुपर्ने हो त्यो अवस्था छैन तर के भने इन्करेज गर्न के गर्दैछ आयोगले अब अब इन्करेज गर्नको लागि हामी त लागि परेका छौँ हाम्रो कार्यक्रमहरू छ हामी गइराखेका छौँ हामीले अहिले राजनीतिक दलहरूलाई तिसवटा जिल्लामा जुन इभिएमको e डेमोन्स्ट्रेसन गरियौँ त्यसमा व्यापक उपस्थिति देखियो हामी पोलिटिकल पार्टी सिभिल सोसाइटी हामीले त्यसपछि प्रोफेसनल अर्गनाइजेसन्स एनजिओज रिप्रेजेन्टेटिभ्स यो सबैको राम्रो सहभागिता हामीले पाएका छौँ तिसवटा जिल्लामा एबिएमको हामीले मक इलेक्सन पनि गरायौँ त्यसमा त्यस कारण भने आम पिपुल जुन रुरल बेस्ट पिपुलहरू छन् तिनीहरूको बिचमा अहिले मेसेज राम्ररी पुग्न सक्ने अवस्था पनि देखिएको छैन हामी निर्वाचन आयोगले हामीले मतदाताको शिक्षाको कार्यक्रम लिएर जान्छौँ उनीहरूमा एउटा जागरुकता उत्पन्न गर्छौँ यो निर्वाचनमा भाग लिनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो भनेर किसिमबाट हामीले त जान्छौँ त्यसकारण यो कुराको लागि निर्वाचन आयोग आफ्नो कार्यक्रम बनाएर अगाडि बढिराखेको छ हामीसँग समय एकदम छोटो छ एकजना सहभागी हामीसँग अन्तिममा हुनुहुन्छ अखलढुङ्गाबाट विनोद दाहाल विनोदजी कार्यक्रममा स्वागत छ विनोदजी विनोदजी उहाँले हामीलाई सुन्न सक्नु भएन अयोध्या प्रसादजी हामीलाई एकदम छोटोमा अब अब भनिदिनुहोस् जस्तो अब हामी अब मतदाता शिक्षाको लागि पनि जान्छौँ जागरुक गराउँछौँ भन्नुभयो मात्र यहाँहरूलाई अब अहिले खाँचो छ दलहरू बिच सहमति भएर एउटा खालको निर्णय एउटा यो आधिकारिक निर्णय हो भन्ने कुरा आइदियोस् है यहाँहरूलाई अहिले यहाँ खोज्नुभएको चाहिँ अब ऐन संशोधनको लागि अनि त्यस पछाडि त्यो एउटा मिति निर्वाचनको मितिका लागि त्यो सहमतिको त्यो निर्णय आइदियोस् मात्रै होइन हजुर हजुर हजुर अहिले अहिले त्यो आइदियो भने सबभन्दा मैले भने नि आधारभूत कुरा भनेको त कानुन नै हो नि त कानुनकै आधारमा कानुनी राज्यमा जहाँ छ त कानुनी राज्यमा हामीले कानुनकैलाई टेकेर नै अगाडि बढ्नुपर्ने हुन्छ त्यस कारण निर्वाचन आयोगले आफ्नो गर्ने सम्पूर्ण कामहरूको लागि संविधान ऐन कानुनको आधारमा अहिलेसम्म काम गर्दै आएको छ त्यो कुराको प्रत्याभूति हामीलाई हुनु पर्यो र दोस्रो महत्त्वपूर्ण कुरा जुन छ यी सबै कुराहरू हुँदाहुँदै राजनीतिक दलहरूको सहमति हुनु पर्यो नि त दुई हजार बासठ त्रिसठमा कस्तो अवस्था थियो भने कानुन त थियो नि नगरपालिकाको निर्वाचन गराउनको लागि अनि नेपाल त्यति बेलाको सरकारले निर्वाचन त गराउन कोसिस गरियो निर्वाचन पनि गरायो तर दलीय सहमति नभएको हुनाले त्यो निर्वाचन फ्युटाल भएन होइन त्यो त्यो जुन पोजिटिभ भएन नि त त्यस कारण के भने यो डेमोक्रेसीमा पोलिटिकल पार्टीहरूको पार्टिसिपेसन अति आवश्यक छ यी दलीय सहमति आवश्यक छ त्यसकारण निर्वाचन आयोगको अपेक्षा छ एउटा राम्रो राजनीतिक वातावरण बनोस् र यो हाम्रो जुन समस्या छ कानुनी जटिलता छ त्यो समाधान होस् र त्यसपछि निर्वाचनको लागि हामी त लागि परेका छौँ आफ्नो आन्तरिक तयारीहरू गरिराखेका छौँ र यो निर्वाचनमा पनि सम्पूर्ण हामीले साथीहरूलाई मतदाताहरूलाई सहभागी हुनको लागि सहयोग गर्नको लागि आफ्नो आफ्ना तौरबाट हामी आह्वान पनि गर्दछौँ नेपाल चौतारीमा आज हामी निर्वा आज हामीले निर्वाचन आयोग चुनावको कस्तो तयारी गर्दैछ भन्ने विषयमा कुराकानी गर्दैथ्यौँ हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो निर्वाचन आयुक्त अयोधी प्रसाद यादव धेरै धेरै धन्यवाद छ धन्यवाद कल्पनाजी हामीलाई फोन गर्नुहुने र एसएमएस गराउने श्रोतालाई धेरै धन्यवाद दिन चाहन्छौँ हामी नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौँ नेपाल चौतारी देशभरिका विभिन्न स्थानीय रेडियो स्टेसनसँग सहकार्य गरी एन्टेना फाउन्डेसन नेपालले उत्पादन गर्छ अर्को हप्ताको शुक्रबारसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलिसँगै प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म कल्पना भट्टराई पनि बिदा हुन्छु नमस्कार